चार थब्लु पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब दस बजीसम्मको बिचमा रहने हो सँगै सुन्दर लोकधुरी आवाजहरू छँदैछन् र तिनी आवाजसँगै रम्स रमाउँछ पनि मित्र र तिनी आवाज सँगसँगै साथ रमन रमाउनको लागि हाजिर भइसकेका छौँ प्रविधि कक्षबाट मित्र रिजन हो अनि आवाजबाट म तपाईँकी लोक सहयात्री सूर्य ढकाल पछिल्लो समयमा थुप्रै एल्बमहरू बजारमा आउने क्रममा त्यसो त केही नयाँ आवाजहरू आजको श्रृङ्खलामा तपाईँको माझमा प्रस्तुत गर्नेछु र यिनै आवाजहरू बाँकी नै छन् र यति बेला कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा समुद्र आवाजबाट पछिल्लो समयमा बजारमा आएका आवाज हो पिरतीको अदालत गीती सङ्ग्रहमा समावेश आवाज हो विशाल पौडेल पशुपति शर्मा अनि पुनको समुद्र शर्मा सजीवको आवाज हो भने लाई सिर्जना हो वसन्त थापाको बेला तपाईँको लागि पिरतीको अदालत गीत सङ्ग्रहमा समावेश यो आवाज निकै नै रमाइलो पाराको र प्रत्येक शैलीको रोइला आवाज पनि हो कार्यक्रमको शुभारम्भ सँगसँगै यो आवाज राख्छौँ आवाजपछि फेरि आउँछौँ कतै नजान होला यो झगडा नगरी kalau may anak भाति भाति गर्छे भाति भाति बुझिसक्नु छैनन् कुरा गर्छे भाती भाती गर्छे भाती भाती यस्तैको कोही हुन भन्दा जोगी हुने जाति सँगै बस्दिन अरू जोगी बन्छु फिरातीमा फस्दिन सँगै बस्दिन बरु जोगी बन्छु फिरातीमा फस्दिन सँगै बस्दिन बरु जोगी बन्छु फिरातीमा फस्दिन सँगै बस्दिन कास्तै हिँड्ने बेला पिरातीका बन्धनहरू कास्तै बन्धनहरू कास्तै किन रिसले आगो भाका ज्वालामुखी जस्तै हुन्न यस्तो देखाउ र मितास्ने गरी साराले हुन्न यस्तो पाराले पक्कै बाचा कसम खाँदै विरतीको बन्धन कस्यौ भन त कसरी एकअर्काको मायाजालमा फस्यौ मनै चोरेर मायाजालमा फसाउने चाहिँ को आँखमा रमाएर ताराहरू गन्दै ताराहरू गन्दै मेरो मुटु मेरो प्राण तिमी नै हो भन्दै मेरो मन चुर्ने हो मन चुर्ने छुची मरी काली हो एन काली जाली हो मेरो मन चुर्ने छुची मरी काली हो एन काली जाली हो मेरो मन चुर्ने छुची एन काली जाली हो हजुर मित्र विरोधीको अदालत गीति सङ्ग्रहमा समावेश आवाज निकै नै रमाइलो पाराको र अलिकति पृथक शैलीको रोइला आवाज तपाईँको लागि राखिसकेका छौँ विशाल पौडेल अनि पशुपति शर्मा र टिका पुनको सुमधुर शर्मा सुजीवको आवाज हो भने शब्द सृजना हो विशाल पौडेलको र लय सृजना हो वसन्त थापाको पछिल्लो समयमा बजारमा आएको आवाज हो विरतीको अदालत गीति सङ्ग्रहमा समावेश आवाज एकअर्कामा माया प्रीति लगाएका कुरा अनि आकाशको जुन झार्छु त्यसो त जेठो खाए माया वर्ष भन्दै जेठो खुवाइएका कुरा अनि एक आपसमा विरतिमा फाटो आए पछाडि फेरि विरतिको अदालतमा पुगेर एकअर्कामा आपसमा कुरा नमिलेपछि झगडा गरिएका कुराकानी गीत सङ्गीतमा सिर्जित गरिएको थियो कार्यक्रम लोकसङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज र इन्टरनेट अनलाइनमा W W radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ आइतबार अनि बुधबारको श्रृङ्खलामा पनि हामी विभिन्न राष्ट्रिय स्तरका ख्याति प्राप्त अथवा लोकसङ्गीतको क्षेत्रमा लागिरहेका तिनै स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ आजको श्रृङ्खलामा तपाईँको लागि पछिल्लो समयमा बजारमा आएका आवाजहरू बिल्कुलै नयाँ नयाँ आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु प्रविधि कक्षमा मित्र रिजनको साथ मिलिरहेको छु भने आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल भइरहेको छु दस बजीसम्मको बिचमा रहने क्रममा थुप्रै आवाजहरू छँदैछन् यति बेला अर्को एउटा आवाज पनि गुन्जिसकेको छ पृष्ठभूमिमा डाँडीमा जुन लागेको गीती सङ्ग्रहमा समावेश आवाज हो इन्द्र जीसी अनि ओमागिरीको गिरीको सुमधुर स्वरमा सजीवको आवाज हो भने लय तथा शब्द सिर्जना हो इन्द्र जीसीकी कार्यक्रम लोकझङ्कारमा यति बेला तपाईँको लागि दोस्रो साङ्गीतिक कोसेली बिर्साउँछौँ कोसेली सँगसँगै छोटो व्यापारिक विश्रामतर्फ जान्छौँ र विश्रामपछि फेरि आउँछौँ यति बेला भने तपाईँको लागि गीति सङ्ग्रह डाँडी माझु नलाको यो सार्थी जगतमा मलाई आपत परेको बखतमा डाँडैमा जुन लाको डाँडैमा जुन लाको कहिले पैसो तिरेर साकुला सानोले गुन्ला यो सार्थी जगतमा तरेको बखतमा डाँडैमा जुन लाको डाँडैमा जुन लाको कहिले पैसो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 हप्तामा छ दिन आउने गर्दछ त्योमध्ये पनि आजको श्रृङ्खलामा पनि तपाईँको मासुमा पछिल्लो समयमा बजारमा आएका केही नयाँ आवाजहरू प्रस्तुत गरिरहेको छु प्रविधि कक्षमा मित्र रेजनको साथ मिलिरहेको छु भने आवाजबाट म तपाईँकै लोकसहयात्री सूर्य ढकाल रहिरहेको छु र यिनै आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्दा गर्दै अब भने कार्यक्रमबाट छुटेर जानुपर्छ भनेर प्रविधि कक्षबाट सङ्केत भने मिल्दैछ क्यारी तर छुटेर जानुभन्दा पहिला एउटा आवाज तपाईँको लागि हामी छाडेर जानेछौँ कार्यक्रम सुन्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रमप्रति कुनै सल्लाह सुझावहरू छन् भने पनि दुवाई दिन सक्नुहुनेछ अन्तिम आवाज अन्तिम इच्छा गीत सङ्ग्रहमा समावेश आवाज हो गीता शाही अनि विशाल पौडेलको सुन्दर स्वरमा सजीवको आवाज र लय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 दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ चालु अवस्थामा रहेको साइबर बिक्रीमा अवस्थामा रहेको साइबर बिक्रीमा पूर्वी चितवनको मुठ्यु टाढी बजारमा अत्यन्त चालु अवस्थामा रहेको पिस एक्सेस साइबर विशेष कारणवश बिक्री गर्नुपर्ने भएकाले लिन इच्छुक व्यक्तिहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ साइबरका विशेषताहरू इन्टरनेट सर्फिङ सेवा fax photocopy scanning colour print सेवा डेस्कटप डिजाइनिङ अन्तर्राष्ट्रिय सस्तो टेलिफोन सेवा थप जानकारीका लागि पिस एक्सेस साइबर रत्नगर दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी चार सय सात मोबाइल अन्ठानब्बे चार पचास चौवालिस शून्य पचास स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको new Mimosa travels and ticket लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न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 solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक